अभिभावक भावक रेडियो सृष्टिको कार्यक्रम साहित्य शुद्धबाट प्रकाश अधिकारीको नमस्कार संयुक्त राज्य अमेरिकाको भर्जिनिया राज्यको फेडरिक्सबर्ग सहरबाट सञ्चालित रेडियो सृष्टि तपाईँ W dot radio Srishti dot com login गरेर पनि विश्वको जुन कुनै कुनाबाट सुन्न सक्नुहुन्छ नेपाली साहित्य कला संस्कृति र सङ्गीतप्रति समर्पित रेडियो सृष्टिको विशेष प्रस्तुतिमा कार्यक्रम साहित्य सुधामा हामीले विशेष गरी चर्चित साहित्यकारका बहुचर्चित कृतिहरूको वाचन गर्छौँ गएका केही हप्ताबाट कथाकार सुविसुदा आचार्यको रहस्यमय भोगाई कथा सङ्ग्रहमा सङ्ग्रहित रहेका कथाहरूको वाचन गरिरहेका छौँ जनमत प्रकाशनले दुई हजार पैँसठी सालमा प्रकाशन गरेको यस सङ्ग्रहमा जम्मजम्मी अठारवटा कथाहरू रहेका छन् आजको श्रृङ्खलामा रहस्यमय भोगाई कथा सङ्ग्रहबाट हामीले लक्की शीर्षकको कथा लिएर आएका छौँ कथा अब यसरी सुरु हुन्छ लक्की खाना तयार भयो हेर न आज अफिसमा नास्ता पनि खाना भ्याइएन कामको यति बोझ छ कि आजभोलि बाथरुम जानसम्म पनि घडी हेर्दै कुर्नुपर्छ म कोठामा पसेर कपडा फुकाल्दै सोध्छु उनलाई उनी सदाको झैँ सोफामा बसेर पत्रिका पढ्दैछिन् कोठा अस्तव्यस्त अवस्थामा बिहान फुकालेर फालेको सर्ट प्यान्ट ओछ्यानमा जस्ताको त्यस्तै दर्शक बनेर हेर्दैछ उल्टो मलाई नै मैले सोधेको प्रश्न भनौँ या जिज्ञासा उनले सुनिन् या सुनिनन् त्यो त सुनेर पनि बुझ पचाएको हुनसक्छ रिस उठेपछि ढुङ्गाको मूर्ति बन्ने बानी छ उनको राधा टेलिसिरियलको कसौटी हेर्दैछ तैँले चौबिसै घन्टा टिभीमा झुन्डिनुपर्छ घरको काम सबै लथालिङ्ग कपडा धोएको पनि छैन आइरन गर्नु त परै जाओस् बेडरुम मिलाउनु त त्यसै हो जहाँ छिटो खाना तयार पार यहाँ आफूलाई भोकले तिन लोक चौध भुवन देखाइसक्यो लक्कीको रिस पनि राधालाई नै खनाएर जान्छु बाथरुमतिर ऊ सुकसुकाउँदै भान्सातिर पस्थे हातमुख धुँदा धुँदै दिक्क लाग्छ आफैलाई बिचरीलाई किन त्यसरी गाली गरेँ होला मैले बुढोपाका भन्थे कुन्नी के गरिसक्यो अनि दैलो देख्यो भने चाहिँ भन्न त लक्कीलाई पर्थ्यो के ऊ पत्नी भएर मायाले भनिन या त अर्काको छोरीलाई भनी बिजाउन मन लागेन कि त उसँग दबिए डरले खै निचोटसम्म म आफै पुग्न सकिनँ भान्सामा पस्छु रात घुक्क घुक्क रुँदै खाना पस्किँदैछ लाटी त्यति भन्दा पनि रुन्छे भोलि ज्वाइँको घर गएपछि बुढाले लात्ताले हान्दा पनि सहनुपर्छ चुप बाबै मायाले भनेको हो बुझिदस् खै तेरि भाउजू बोला उसलाई पनि खाना खाना आँसुले लप लप्ती भिजेका रात आँखा मतिर पर्लक्क पल्टाउँदै रुन्छ स्वरमा भन्छे उसले आज भाउजूलाई सन्च छैन रे खाना पनि खान्न भन्नुहुन्थ्यो दिनभर कतै जानु भएन यति भनेर कुर्थाको फेरोले आँसु पुछि फेरि के भएको छ त्यसलाई भातको गाँसाल्दै सोध्छु म कुन्नी त सोध्नु नि आफैले हामीसँग त्यस्तो कुरा गर्ने भए पो तरकारी थपिँदै झर्किन्छ राधा भोक लागे अनुसार हो भने सिङ्गे मान्छे निरुला जस्तो लागेको थियो तर खाना खाने बेलामा कच्याक कुचुक हुन्छ उता लक्कीलाई सन्च छैन भनेको कुरा सुनेर खल्लो लाग्छ र खाना खाएको स्वाद नै छैन रुमालले मुख पुस्दै जान्छु सुत्ने कोठातिर लक्की ओछ्यानमा कम्मलले गुटमुटिएर सुतेकी छे लक्की के भो तिमीलाई जाउँ खाना खान दुई गाँस भए पनि तातो खानुपर्छ म उसको निधार छम्छु जरो साधारण छ ऊ चुइक्क पनि बोलिन होइन के भएको छ तिमीलाई आज सुटिङमा पनि गएनौ रे दिनभर कोठामा ढोका लगाएर बसेकी छौ रे आखिर भयो के मलाई नभनेर कसलाई भन्छु भन त मायाले सुमसुमा निधार र गालातिर ऊ फरक्क अर्कोपट्टि कोल्टे फर्कियो लक्की घुर्की लाउनु पनि त सीमा हुन्छ दिनभर अफिसको कामको बोझले थिचिएर आएको घरमा फ्रेस पाइएला भनेर तर तिम्रो चाला यस्तो म साह्रै अभागी रहेछु म पनि घुर्की लगाएर सोफामै गइपल्टन्छु ऊ सुक्क सुक्क गरेर रुन थाल्छे एउटा पति भएको नाताले उसको रुवाई चुपचाप मौन भएर हेरिरहन पनि सकिन मनै त्यसै भरिएर आयो जुरुक्क उठेर बेडमा गई लक्की म कलियुगको अन्तर्यामी ईश्वर त होइन नि कि मुहारै हेरेर सबै व्यर्थ पत्ता लगाउन सक्ने तिमी केही बताउँदै बताउँदैनौ म कसरी बुझाउँ तिम्रो भित्र पीडा छाम्छु ज्वरो छैन टाउको पेट दुखेको भए छटपटाउँथ्यौ त्यो पनि छैन बोल्दै नबोलेर किन सताउँछौ भन त मेरो काखमा शिर राखेर डाको छोडेर रुन्छे शङ्का उपशङ्काले झन् बेसरी गाल्छ मलाई यसरी रुने मान्छे त होइन साँच्चै के भएछ मन उसै चिसो बन्छ सिताङ्ग हुन्छ शरीर हातले टाउको उठाउँदै सोध्छु प्लिज लक्की के भो भन न म तिम्रो पति मात्र होइन जीवनसाथी यानि कि साथी पनि हुँ मनको कुरा मनसँग नबाँडेर किन भित्रभित्र गुम्साउँछौ तिमीलाई थाहा छ नि घाउभित्रभित्रै पाक्यो भने उचुक पल्टिन सक्छ जुन कहिले विषेक हुँदैन हो मनमा कुरा खेलाइरहँदा डिप्रेसन पनि हुनसक्छ तिमी आफै शिक्षित नारी मैले सम्झाइरहनु त नपर्ने हो उसले सुस्तरी मुख खोल्न खोज्छे फेरि उसै भक्कानिन्छ उसको मन म म तिम्रो म बोली गहिरो कुवाभित्र पसेर बोले झैँ उसै गरी भासिन्छ कता कता भन भन के मेरो हो हो अभि म तिम्रो बच्चाको आमा भन्दैछु यति भनेर ऊ फेरि बेसरी रुन्छे मलाई भने बच्चा भन्ने शब्दले निकै चञ्चल उत्साही रोमान्टिक उत्तेजित बनाउँछ पाँच वर्षदेखिको लक्कीको मुखबाट यही शब्द सुन्न आतुर हुँदै तडपिएको म आफूभन्दा पछि विवाह गर्नेको काखभरिको छोरा देख्दा उनीहरूले व्यङ्ग्य बोलेको सुन्दा म पानी पानी भएर गल्थेँ होइन के भयो अभि विवाह भएको दुई वर्ष भइसक्यो अझै परिवार बढाउने सुसार छैन होइन तिमीहरू पनि पति पत्नीको भेटै हुन्न कि क्या हो भाउजू खालि सुटिङ नै व्यस्त तँलाई त समय नै दिन्न जस्तो छ नि दौतरीहरू बातै पिच्छे यसरी छेड हान्थे होइन यार दुई चार वर्ष त रोमान्स गर्नु परिहाल्यो कहाँ चाँडै लालावाला जन्माएर ढाडमा छोराछोरीलाई चढाइ हट घोडा हट भन्दै हिँड्नु उनीहरूको अगाडि साखीलाई पनि टोपल्थेँ म त्यसो त दसैँमा घर जाँदा आमाले पनि गुनासो पोख्दै हुनुहुन्थ्यो खै अभि आफू त डाँडामाथिको जुन भइयो नातिको मुख हेराउला भनेको त नहेरी मर्ने होला जस्तो पो छ बाबै मेरो यही गिटगिडो रहला है होस् बुहारी कति फिल्म सुटिङ मोडलिङ भिजुअलाइज भन्दै कुद्छे अब त ती सब छाडेर छोरा जन्माए घर व्यवहार सम्हाले पनि त हुन्थ्यो मेरो पनि चाहना यही थियो तर जति पटक लक्कीसँग कुरा उठाएँ विवाद मात्रै भयो आज सात सूर्य उदा झैँ महसुस भयो मलाई खुसीले पुलकित भएर थाहा नपाई लक्कीलाई बोकेर नचाउँछु अब के गरेको तिमीले छाड मलाई यहाँ आफूलाई कत्रो चिन्ता भयो ऊ भने लक्कीको झस्काइले टक्क रोकिए पाइला nonsense what do you do ऊ दुवै हात फुत्काएर ठुला ठुला आँखा मतिर पर्लक्क फर्काउँदै सोफामा गएर थचक्क बस्छे अनौठो लाग्छ उसको बानी व्यवहार कामन lucky today I am so happy thanks for you मैले उसको नजिकको सोफामा बस्दै हात समाएँ यसले दुवै हात झड्कार्दै भन्छे अभि म खुसी छैन वाट हो तिमीले सुनेनौ आई एम अनह्याप्पी तर किन लक्की अब त रहर लाग्ने बेला भएन ओ oh, सेट कसरी सम्झाउँ यो मान्छेलाई सुन अभि म अझै दुई चार वर्ष फिल्म लाइनमै काम गरेर करियर बनाउन चाहन्छु भर्खर त बजारमा मेरो डिमान्ड हुँदैछ अहिले नै आमा भनेर घरमा थुप्रनु छैन मलाई लकीको भनाइले ठुलो भिडबाट एकै पटक तल पुगे झैँ भए म कति रसिला सपना सजाएको थिएँ कति मिठो चाहना पालेको थिएँ छोराको हात समातेर हिँडाउने तर यो आइमै मेरो सपनालाई टुवाउन चाहन्छे मेरो रहरको गल रेट्न चाहन्छे र ल्याउन चाहन्छे मेरो जीवनमा आँधी बेरी लक्की के भयो त बच्चा हुर्केपछि फेरि यो क्षेत्रमा लाग्न पाइहाल्छौ ऊ हेर त करिश्मा मानन्द के उनलाई बच्चाको माउ जस्तो देखिन्छ र कल्पना गर त हाम्रो घरमा ताता तुतु गर्दै टुकु टुकु हिँड्ने बालक हुँदा स्वर्ग यहीँ ओर्लिनेछ जुन घरमा बच्चाको आगमन हुँदैन त्यो घर घर नभएर मसनघाट हुन्छ बुझ्यौ ओ माई गड कसरी सम्झाउँ तिमीलाई अभि बच्चा जन्माएपछि अहिलेको जस्तो शारीरिक बनावट हुँदैन क्या तिमीलाई थाहा छ अधिकांश हिरोइन बच्चा जन्माएपछि घरमै बस्छन् फिल्म लाइनबाट सन्यास लिएर तर म त्यस्तो हुन दिन्न बच्चा जन्माएपछि म बुढी देखिन्छु त्यसपछि नायिकाको भूमिका होइन नायिकाको भूमिकामा होइन कि चरित्र अभिनेत्रीको भूमिकामा मात्र पाउँछु नो मबाट यो हुनै सक्दैन I want to do aversion okay aversion aversion भन्ने शब्दले यसरी थिच्छ कि मैले चिया पिएर टाउको उठाउनसम्म सकिनँ बल्ल तल्ल टाउको उठाउन खोज्छु फेरि अर्को सुनामी उर्लेर आउँछ जसको छालले टाढा धेरै टाढा उत्तिर्न पुग्छु म आँखा वरिपरि अँध्यारो छाइदिन्छ मनमा भक्क नफुट्छ अनि साहसले आफूलाई सम्हालेर बोल्छु त्यसो नभन लक्की त्यसो नभन म तिमीसँग हात जोडेर बिन्ती गर्छु मलाई यो बच्चा चाहिन्छ यो हाम्रो मायाको निशानी प्रेमको मोड वंशको धरोहर आमाको सपना तिम्रो मेरो बुढेसकालको सहारा हो यसलाई संसार निहाल्ने अधिकारबाट वञ्चित गर्दै हत्या गर्ने जस्तो गलत सोचाइ नराख मनमा आखिर आमाको पनि त नाति खेलाउने चाहना छ म पनि त अति नै बच्चाको रहर गर्छु तिमी यति निष्ठुर बन्न सक्दैनौ प्लिज लक्की यो बच्चालाई जन्म देऊ यसमा तिम्रो के बिग्रिन्छ खबरदार अभि खबरदार तिमी यस्तो कुरा एउटा गवार आइमाईसँग गर्न सक्छौ एउटा गाउँले पाखेलाई गर्न सक्छौ तर म एक्काइसौँ शताब्दीको महिला हुँ जो आफ्नो खुट्टामा आफै उभिन सक्छ के सोचेका छौ हँ तिमीले के म त्रेता युगकी सीता हुँ जो धोबीको कुरा सुनेर वन पठाइदिँदैमा जाने के म द्रौपदी हुँ सात सात युवकले सम्भोग गर्दा पनि चुपचाप सहने तिमी त्यति तल पनि नगिर अभि श्रीमतीलाई हात जोडेर खुट्टामा छाँद हान्नु नारी जति कोमल हुन्छ उति चट्टान पनि मलाई तिम्रो पुकारले छुँदैन बुझ्यौ लक्कीको आवाजले मलाई एक्कासी करेन्ट लागे झैँ हुन्छ रिसको ज्वालो फत्तै आकाश छेड्ला झैँ अग्लिन्छ कुन्नी किन आफूलाई आफैले नियन्त्रणमा राख्न दौडौ पर्छ एक्कासी मेरो दाहिने हात लक्कीको गालामा गएर नराम्रोसँग बजारियो लगातार बस हबी बस तिमी यतिसम्म तल गिर्न सक्दो रहेछौ यो कुरा आज मैले बल्ल थाहा पाएँ के छ तिम्रो हैसियत के छ सुब्बाको जागिर बिहान बेलुका हात मुख धुन धौधौ यदि मसँग विवाह नभएको भए सडकको भुसिया कुकुर झैँ हुन्थ्यौ तिमी मैले फिल्म लाइनमा लागेर नकमाइदिएको भए कहाँ हुन्थ्यो यो बङ्गला कहाँ हुन्थ्यो मोटर सपना मात्रै हुन्थ्यो बुझ्यौ त्यसैले राम्रोसँग कान खोलेर सुन तिम्रो धम्कीले डराउने मान्छे होइन म म यो बच्चा भोलि नै एबोर्सन गराउँछु यसमा न तिमीले रोक्न सक्छौ न तिम्री आमाले अरूको लागि म आफ्नै करियर बर्बाद किन बनाऊ ऊ सोफाबाट फनक्क फर्केर बेडमा गई मुख छोपेर रुँदै सुत्छे मलाई भने उसका ती वचनहरूले अङ्ग अङ्गको पर्न थाल्छन् चिथोर्न थाल्छन् आँखाबाट आँसु होइन रगत बगे जस्तो छातीभित्रको मुटु उछिट्टिएर बाहिर आई टुक्रा टुक्रा भए जस्तो लाग्छ सहन मुस्किल पर्ने कस्तो गाह्रो कस्तो जिन्दगी रोजेछु मैले धिक्कार होस् गाउँमा आमाले खोजेको केटीसँग विवाह गरेको भए मेरो घर सुन्दर संसार स्वर्ग हुने थियो टुकुटुकु टुकु हिँड्ने छोरा भइसक्थ्यो कोठामा सफा सुग्घर गरी भात खाजा समयमै खान पाइन्थ्यो मेरो साथ पाए खुसी हुने थिइनँ होला उता आमालाई पनि सँगै राख्न पाइँदो हो बेलामा बुद्धि नपुगेपछि कसको के लाग्छ र मनै उस्तो जवानीमा स्याल पनि घोरले हुन्छ भन्थे त्यति बेला आँखा देखिएन आमाले हेरेको कुल घरानकी छोरी पाखे गौवार काम नकास्की भई त्यस्तै सुशील सोझी गाउँले केटीलाई लत्याएर मोडलिङ गर्ल्सको पछि लागे रूप नै सर्वस्व भयो त्यतिखेर मेरो लागि मलाई के थाहा सुन्दर रूपभित्र रूप गुण लुकेको हुन्छ विवाह भएर मेरो जीवनमा प्रवेश गरेदेखि सधैँ हुकुमी शासन चलाइरहेकी एकहोरो मेरो चाहना इच्छा सधैँ सेलाएर दुबो ओइला झैँ चाहनाको कदर कहिल्यै भएन दुःख सुखको कुरा गर्ने फुर्सदसम्म भएन उसलाई राजालाई घरबाट नल्याउन्जेल त भोकै हिँड्नु पर्थ्यो मैले पर्दा अगाडि नाच्नेहरूको पर्दा पछाडि अर्को रूप हुन्छ भन्ने मलाई के थाहा जब माछा जालमा परे जस्तो म उसको जीवनमा झेलिएँ तब उम्कन निकै गाह्रो भयो समझदारीमा कहिले कुनै काम हुनै सकेन म जे भन्थे ऊ सहजै अस्वीकार गरिदिन्थे तर उसको हरेक माग पुरा गर्नुपर्छ मैले एउटा श्रीमान भएको नाताले असी नागेकी बुढी आमालाई एक्लै गाउँमा छाड्नु परेको छ यहाँ ल्याउँ भनेको उसको प्रतिष्ठामा आज आउँछ अरे साथीभाइको अगाडि इन्सल्ट हुन्छ रे वेट घट्छ अरे उफ के के हो के के बहिनीलाई नोकर्ने सरह दलाएकी छे आफूले लगाएको भित्री कपडासम्म नन्दलाई धुन दिन लाज र श्रम लाग्दैन उसलाई राधामाथि जति न्याय अन्याय गरे पनि म जोइटिङले भई पचाएरै बसेँ तर आफ्नो सन्तानलाई जन्मनु अगावै हत्या गर्छु भन्दा एउटा बाबुले कसरी सहन सक्छ म कसरी सहन सक्छु त्यो वचनको बोझ ऊ सिरकोडेर फुवा फुवा निधाई म भने काटेको बाख्रा छटपटी झैँ रातभरि छटपट छटपट गरिरहेछु भित्तमा टाँसेको उसका तस्बिर मुख्याचा झैँ लाग्छ मलाई दराजमा उसले पाएको अवार्ड ताम्रपत्र सम्मानपत्र सबैले लोली मिलाएर मलाई नै गिज्जाए जस्तो भान पर्छ एक मन त सबै झिकेर सडकमा होत्याइदिउँ धुजा धुजा बनाएर जलाइदिउँ कि जस्तो पनि लाग्छ तर कुन्नी किन हो तर कुन्नी किन किन त्यसो गरिहाल्न सकिन मनभित्र आगो मडारिन थाल्छ थाहा नपाई नाकका पोरोबाट धुवा निस्किन्छ फुस्छ फुस्छ गर्मी हुन्छ बाहिर हप हप गिलासको पानी सट्ट पिउँछु तर मनको ज्वाला झन् मट्टितेल थपे चाहिँ दन बल्छ एक मन लाग्छ लक्कीलाई घाँटी थिचेर मारिनु तर त्यही नै समस्याको समाधान पनि थिएन चुरोट सल्काएर स्वाट तान्छु धुवासँगै रगमगिन्छ सोचाइ कुण्डुलो परेर पल्लो कोठा पल्लो कोठा बरन्डा सिँढी हौसी गर्दै गर्दा आधा रात चिप्लिन्छ नेत पटक्कै आउँदैन के गरू कसो गरू मन विचलित भइदिन्छ टेबलबाट एउटा पेपर र कलम लिएर लक्कीलाई चिठी लेख्न मन उसै उत्सुक र जागरुक हुन्छन् हातहरू र भरिएको मन शब्द मार्फत पोख्न थाल्छु यसरी मेरी ज्यान लक्की मनमुटुको प्यार सबै मात्र तिमीलाई लक्की तिमी मलाई बुझेर पनि किन बुझ पछाउँछ मैले तिमीसँग कहिले केही मागिनँ जीवनका मोडहरूमा बाहिरी दुनियाँबाट अलिकति घर व्यवहार हेर त कति लथालिङ्ग र भताभुङ्ग छ तिमी महिना सुटिङमा भ्याले बाहिर जान्छौ यहाँ मैले खाएँ खाइन सन्चो छ कि बिसन्चो छ तिमीलाई केही वास्ता छैन साथीभाइ सधैँ तिम्रो बारेमा औला उठाउँछन् मैले कसरी सहेको छु होला त्यो तिमीले कल्पनासम्म गर्न सक्दैनौ तिम्रो लागि खुकुरीको धारमा टेकेर आगो कुल्चिने दिन गयो कि जति सहनु थियो जति दबिनु थियो जति पेलिनु थियो सहे दबिएँ पेलि म पनि एउटा मर्द हुँ पानी मरुवा लाछी जोइटिङले भएर अब बस्दैन भोलिदेखि तिमी सुटिङमा जाने छैनौ यो मेरो धम्की होइन अर्डर हो त्यो बच्चा जसरी पनि चाहिन्छ हो मलाई बच्चा चाहिन्छ तिमी आमा बन्नै पर्छ त्यो पनि यसै वर्ष बस अरू म केही जान्दिनँ ऊ तिम्रो प्रिय भावक तपाईँ रेडियो सृष्टिको विशेष प्रस्तुति साहित्य सुधा सुन्दै हुनुहुन्छ साहित्य सुधामा आज हामी कथाकार सुविशुद्ध आचार्यको कथा लक्कीको वाचन गरिरहेका छौँ हामी कथाको बाँकी अंश एकैछिनमा लिएर आउनेछौँ रेडियो सृष्टि सुन्दै गर्नुहोला कागजमा केही शब्द कोरेपछि मन हल्का शान्त भए जस्तो भयो कता कता मनमा केही शीतलता पनि प्राप्त भयो आशा त थिएन यो चिठीले उसको मन बदलिन्छ परिवर्तन गराउँछ तर भरोसा गर्नु पर्दो रहेछ हुन त नारी जाति स्वभावले हटी मारिने हुन्छन् त्यसो भन्दैमा लोग्नेलाई पैतलाको धुलो बनाउनु पनि त भएन हो ऊ बढी पैसा कमाउँछ त्यो म मान्दछु त्यसो भन्दैमा अरूको हरेक इच्छा रहर चाहनाहरू दबाउनु कतिको उचित हो यो आइमाई अलि बढी नै हटिछे तर म अब दबिने छैन यसमा दुई किनारा बन्न परे पनि परोस् टेबलमा चिया राखेको आवाजले म निद्राबाट बिउजिन्छु अँध्यारो मुहार लगाएर ठिङ्ग उभिन्छ राधा अनुहारका रेखाहरू पढ्छु सरस्वती के स्पष्ट हुन्छ भने हिजोको हाम्रो संवाद सुन्नबाट ऊ अनभिज्ञ छैन म केही बोल्न चाहिनँ ऊ फरक्क फर्किन्छे खुट्टातिर यसो निहाल्छु आफैलाई हिजो सोच्दा सोच्दै सोफामै निधाएछु एकपटक आँखा हुत्याउँछु ओछ्यानतिर लक्की त्यहाँ छैन ओछ्यानमा लथालिङ्ग अवस्थामा पर्खिरहेछ कसैले सम्हालिँदैला कि भनेर चिया पिउन खोज्छु मन तमास छ पोखरीको पानी जस्तो बिना हाल्छ हिजोको घटना दिमागमा प्रवेश गर्छ एकपटक मस्तिष्कको ढोका खोलेर उनी किन हो चारैतिर अँध्यारो लाग्छ थचक्क बस्छु सोफामा तर आफैलाई होस् छैन आफू उभिएको या बसेको कस्तो जीवन हर्रो भन्दा टर्रो कस्तो जीवनसाथी तिते भन्दा तितो लामो सुस्केर निस्किन्छ अनायासै मुखबाट अरू कसैले जबरजस्ती बोकाएको भारी थियो भने फ्यात्त फालेर भारी बोकाउनेलाई लगाउँथे एक थप्पड तर लक्की मेरो रोजाइ मेरो चाहना अनि मेरो सर्वस्व खै कसलाई दिउँ र दोष भाग्यलाई कर्मलाई बुद्धिलाई या जवानीलाई भित्ताको घडीले ट्याक ट्याक गरेर आठ बजायो जाँगर छैन महिनौ ओछ्यानमा थला परे झैँ गलेको छु भित्रभित्रै जोस छैन उमङ्ग छैन उत्साह छैन तर जागिर जसरी पनि पकाउन जानेछ राधा कुन्नी केलिन आई कोठामा यता खोज्छे उता खोज्छे खोजेको सामान नमेटे चाहिँ फर्किन्छे रे त्यहाँ राधा ढोकैमा पुग्दा म बोलाउँछु उसलाई फरक्क फर्किन्छे म भएतिर र उभिन्छ ठिङ्ग खामो जस्तो सङ्गार ठेलामा खै त तेरि भाउजू उहाँ त बिहानै सुटिङ छ भनेर जानुभयो शिर झुकाउँदै जवाफ दिन्छे र पश्चे पान्छ बिहानै बिहान बिहानै त सुटिङ हुन्न थियो फेरि जहिले पनि मलाई गएँ है भनेर मात्र जान्थे आज साँच्चै रिसाइ छ उसँग दोष के थियो र मेरो मेरो बच्चा मेरो सन्तान मेरो रगतको डल्लो मलाई चाहिन्छ भने त्यो एउटा बाबुको अधिकार पनि त हो नि के यही मेरो दोष थियो कुन बाबुले चाहँदैन आफ्नो सन्तान विवाह रासलीला मनाउन मात्र नभएर वंश अगाडि बढाउने माध्यम पनि हो किन बुझिन लक्कीले यी सब कुराहरू आमा भएर पनि कस्तो पत्थरको दिल ढुङ्गा जस्तो कति नरस अफिस जानु र आउनु एउटा बाहना भएको छ मेरो समय बिताउने माध्यम बनेको छ आजभोलि एक दिन दुई दिन आज औली भोलि आउली भन्यो आशै आशमा लक्कीले घर छाडेको पन्ध्र दिन बितिसकेछ तर कुनै साँझ बिहान झुल्किन होइन कहाँ गइहाली त्यो आइन माइतमा फोन गर्दा गएकी छैन भन्ने जवाब पाइन्छ उता उसको मोबाइल सधैँ अफ छ फिल्मका डाइरेक्टरलाई सोद्धा सुटिङमै आएकी छैन भन्छन् कहाँ गयो होला उसका आफन्तहरू जतिमा सबैतिर सोधे तर पत्तो लागेन केथा र आइमाईको जात रुद्रघन्टी नभएको जातको विश्वास हुँदैन भन्थे हो कि क्या हो ए गाँठे म त लोग्ने हो नि त्यसको कमसेकम एक वचन त सुन्न सक्थेँ म यहाँ जाँदैछु है भने पाखण्डी आइमाईलाई अब कहाँ खोजौँ यति ठुलो सहरमा कसैलाई सानो कुरा चुहाएँ भने पनि पत्रकारहरूलाई दालभात भात भइहाल्छ नायक नायिकाको चुक्ली मात्रै खोज्दै हिँडे जहीँ लाग्छ ती चलचित्र पत्रकार बनाउँदा पनि सानो तिल जत्रो कुरालाई पहाड जत्रो बनाउँछ त्यसैको डरले पनि पोल खोल्न सक्दिनँ हतपत एक वर्ष अगाडि हो क्यारे एउटा नायकसँग एउटै गिलासमा लक्कीले चिया खाइछ पत्र सन्सनी मचिएको त्यो विषयले उक्त नायकसँग चक्कर चलेको छ भन्ने अभि देखावटी श्रीमान मात्र हो भन्थे त्यो बेलामा पनि साथीभाइको मुख मुख थुन्न हम्मे हम्मे पर्थ्यो मलाई अहिले फेरि बेपत्ता हो राधा भन्थे दिनमा पचास कल फोन आउँछ के चाहिँ मात्र भनेर ढाँटौँ आजभोलि त रिसिभर उठाएर राखिदिन्छु त्यसो त मेरो पनि मोबाइल पहिलाभन्दा बढी गुनगुनाउँछ मनमा नाना थरीका टेन्सन चिनेको नम्बर आए उठाउँछु नत्र राखिदिन्छु एक मन त लाग्यो यो सांसारिक बन्धन सबै त्यागेर चिने जानेका मान्छेहरूदेखि धेरै टाढा गएर बसौँ जहाँ एकान्त र शान्त बाहेक केही पनि नहोस् तर एउटी जवान बहिनीको जवानीको पाप लाग्छ मलाई एउटा केटा खोजेर दिनुपर्ने के नमिलेर हो त्यो भइरहेको छैन ब्याचलर गरेकी बहिनी कम पढाइ भएको केटालाई दिनु पनि भएन सहरको केटा दाइजो माग्छन् आफ्नो कमाइ उही हो कमिलाले गोबर ओसारे चाहिँ बाटैमा हराउँछ उता गाउँमा बुढियामा कहिले छोरा लिन आउला र जाउँला भनेर बसेको छ कति थरी टेन्सन खपेर पनि बाँच्नु परेको छ मलाई बुढोपाको भन्थे मर्दालाई पर्छ कि सारा संसारको बोझ मर्दालाई नै पर्नुपर्ने भन्ने छ र उसको शिर मात्र सुमेरु पर्वत हो कि क्या हो सबै कुरा थ्याक्न सक्ने उसको मन पत्थरको हो कहिले नदुख्ने आँखा मरुभूमि हो जुन कहिले नरसाउने होइन आज मलाई आफ्नो चोटले बिरहले आफैलाई धमिराले काठ कोपरे झैँ कोपरिरहेछ चितुवाले सिनो चिथरे झैँ चिथरिरहेछ सम्हाल्न नसक्ने गरी मन ढाल्न खोज्छ गर्ल्याङ गुर्लुङ टेको भनेको लक्की ऊ पनि नहुँदा कहाँ अड्याउनु र साह्रै गाह्रो बज्याउनु मन मस्तिष्क कहिले ठेगानमा रहे हिजो पनि हाकिमको गाली खाएन राम्रोसँग म पनि त्यसै पारिवारिक टेन्सनले डिस्टर्ब भएर अफिसको एउटा काम गर्नुपर्नेमा अर्को गरिदिँदो रहेछ अनि किन नझपारो साँडेले ठुलो कुर्चीमा बसेपछि ठुलै साँड ढाकै ठुलो अनि ठुलो आवाज पनि किन चाउरिस मरिस आफ्नै रागले भने चाहिँ आफू आफ्नै पीडाको ज्वालामा दन्दन छल्किरहेको छु उता साथीभाइ भनाउँदा काटेको आलो घाउमा नुन खुर्सानी दल्छन् काम नपाएका बाइफाले मोराहरू होइन अरूको चासो जासुसी किन गर्नु पर्थेमा खालि हामीले जस्तो अरूको कुरा काट्यो उनीहरूलाई सरकारी काम कहिले जाला घाम भने जाइन्छ र पनि ठिकै छ जो सोझो उसैको मुखमा गोचो जस्तै मलाई सताउने हाकिमदेखि पिएनसम्म कहिले त जागिर पनि राजीनामा दिउँ झैँ पो लाग्न थाल्यो फेरि अगाडि आउँछन् आमा र बहिनी नुन खाएको कुखुरा झोक्रा झैँ झोक्राउँदै मन नलाइ नलाइ फर्किन्छु घर अफिसबाट गेटभित्र पस्ने बित्तिकै स्कुटर खोज्छन् नजर कतै लक्की कि भनेर अह आज पनि घरको कम्पाउन्ड रेट्ने कोठाभित्र बस्छु भाष्य लक्कीको अभाव नमिठो हस्को बनेर बस्छ मनको तरङ्गमा हातको धुलो झरेपछि सुनको फुल भने जस्तो साथमा रहँदासम्म त्यहाँको महत्त्व नबुझिँदो रहेछ जब टाढो हुन्छ अनि याद र सम्झना पल पल मुटु कोपर नआउने यो मायाको जातै नहुने राधाले खाजा ल्याएर टेबलमा राख्छ लक्की सम्पर्कबाट हराएको दिनदेखि खानु मात्र औपचारिकता निभाउनु जस्तो लागेको छ आफैलाई राधा लक्कीको फोन आयो छैन छोटो जवाब फर्काउँछु भन्छन् बोजीले बन्छ टेबलको रिमोटले टिभी अन गर्छु उसैले खोलेको फिल्मको गीत बज्छ यस्तो लाग्छ टिभी नै उठाएर सडकमा होत्याउँ टुक्रा टुक्रा हुने गरी फुटाइदिउँ तर यो सब भन्ने कुरा न गर्ने व्यवहार सोचेभन्दा फरक हुन्छ पृथक एकदम पृथक थोरै खाजा खाए जस्तो गरेर टेबल मुनि प्लेट राखिदिन्छु कस्तो दिनमा विवाह गरेछु मैले लक्कीसँग दाम्पत्य जीवनमा सुख र सुखीको किरण कहिले आएन कहिले सुटिङ कहिले पार्टी कहिले पार्लर ओहो पाँच वर्षको यत्रो अवधिमा महिनाको एक दुई रात रह्यौँ होला सँगै नत्र ऊ आफ्नै संसारमा म आफै दोष छ म आफैमा दोषी मै हुँ एउटा नायिकाको रूप हेरेर पछि लाग्ने म जस्तो मूर्खले दुःख नपाएर कसले पाउँछ उसको फिल्म हलहरूमा लाग्ने हुन्न थियो अफिसमा बेतलबी बिदा लिएर र कलेज हापेर हेर्न पुग्थे त्यो पनि एकपटक मात्र हो र तिन चार पटक नाडीमा उसैको नाम खोपेर पनि हिँडे रगतले चिठी पनि लेखे अन्तमा ऊ मेरो जीवनमा आउन त आई एउटा भूकम्प चट्याङ आँधी र सुनामी भनेर आए जसले मेरो सपना रहर चाहना सब उडाए सारा मनको चोट पैतालाले कुल्चेर मिडियामा म उसको श्रीमान भएर अन्तर्वार्ता दिन जान्थे सञ्चालकले अभिजी तपाईँ त साह्रै भाग्यमानी हुनुहुँदो रहेछ लक्की जस्तो जीवनसाथी पाउनु भयो भन्थे म भने बाहिरी हाँसो फिस्ता हाँस्दै क्यामेराको अगाडि डाँड देखाएँ डोरबेल बजेको आवाजले सुचाएको दुनियाँबाट म हत्तै झारिदिन्छ सोफाबाट जुरुक्क उठ्छु एक्साइटेड हुँदै आलस्यता भागेर सिमाना पारी बोकेको भान भयो हातमा ताछेको आलु नै बोकेर राधा पनि हुत्तिन्छे ढोका खोल्न हुनसक्छ हामी दुवैको अनुमान एउटै भयो ल जा त किचनमै म जान्छु ढोका खोल्न राधालाई ढोकाबाटै फर्काएर गेट खोल्न पुग्छु हतार हतार एउटा अपरिचित केटो हातमा केही कागज बोकेर ठिङ्ग उभिएको छ अभि शर्मा हजुर हो उसको सवालमा म मात्र टाउको हल्लाइदिन्छु रजिस्टर त सधैँ ऊ भन्छ यहाँ सही गरिदिनुहोस् तपाईँको नाममा डकुमेन्ट आएको छ रजिस्टरमा सही गरेर हातमा एउटा खाम च्यापी कोठामा जान्छु म आजसम्म कुरियर चिठी पठाउने त कोही थिएन यो पनि मेरो नाममा बाहिरी खाममा पठाउनेको नाम छैन कौतूहलताको बाडे उर्लिन्छ आफैलाई बगाउँला चाहिँ गरी सम्हालेर खाम खोल्छु जसभित्र हुन्छ दुईवटा पेपर सरसर्ती निहाल्छु ती पेपर पेपरमा कुरिएका शब्दहरू एकपछि अर्को गर्दै ओ माई गड के सोचेँ मैले के भयो अहिले घरको चारै भित्त एकैपल्ट खसेर थिचे जस्तो भयो आँखामा बादल लागेर पेपरको अक्षर बिस्तारै घुर्माइलो बन्दै गयो आँखा आँसुले लफलफ्ती भिजेको छ मैले लक्कीबाट यस्तो अपेक्षा सपनामा पनि गरेको थिइनँ ढोकामा राजा बलिन्धरा आँसु भगाउँदै एकहोर मलाई हेर्दैछ म ती पेपर खुब निहाल्छु जुन एउटा पेपर लक्कीको एभर्सन गराउँदाको अस्पतालको प्रेसक्रिप्सन छ भने अर्को पेपर छ सम्बन्ध विच्छेदको फोनको घन्टी बजिरहे एकनास किरिङ किरिङ साथमा डोली मिलाउनु बज्छ डोरबेलका